अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो फोनै फोनमा मायाको चक्कर चलाउनेसँग सावधान देख्दै नदेखेको मान्छेलाई माया गर्दा आउन सक्छ व्यवधान हजुर देख्दै नदेखेको मान्छेसँग फोनमा माया प्रेम गर्दा ठुलो व्यवधान र तनावमा हुनुहुन्छ यति बेला गुल्मीको भारसे गाविस वडा नम्बर पाँच घर भई हाल रूपन्देहीको रानी बोगियामा बस्दै आउनु आउनुभएकी सत्ताइस वर्षीय लक्ष्मी विश्वकर्मा विवाहित पुरुष भएर पनि अविवाहित हुँ भन्दै मलेसियाबाट तीन वर्षसम्म फोनमा माया प्रेमको ढोङ रच्दै आएका बागलुङको हुग्दीशिर गाविस वडा नम्बर चार पुर्ख्यौली घर भई हाल रूपन्देहीको फर्स टिकट भन्ने स्थानमा बसाइसराई गरेका बहादुर विश्वकर्माले लक्ष्मी विश्वकर्मालाई बदनाम गर्ने नियत मात्रै बोकेको खुलासा भएको छ फेसबुकबाट अश्लील शब्दसहित तथा नामा गाली गलौज गर्दै उहाँको चरित्र हत्या गर्ने गरेको तब खुलासा भयो जब उनै पीडित लक्ष्मी र उहाँका आफन्तजनसँग सम्पर्क भयो निजले लक्ष्मीलाई विवाह गरेको र गर्भपतन समेत गरेको भन्ने कुरा सरासर झुट भएको लक्ष्मी र उहाँका आफन्तजनले बताएका छन् अत निज धोकेबाज बहादुर विश्वकर्माले आफ्नो जीवनको गोरेटोमा लक्ष्मीप्रति लगाएको आरोपको खेत प्रकट गर्दै आज उनै पीडित लक्ष्मी विश्वकर्मालाई टेलिफोन सम्पर्कमा ल्याई उहाँको जीवनको गोरेटो पस्किँदैछौँ हेलो नमस्कार लक्ष्मी विश्वकर्मा बोल्नु भयो होइन तपाईँलाई बागलुङको हुग्दी शिर घर भई हाल बुटोलमा बसोबास गर्ने र मलेसियामा अहिले रोजगार गरिरहेका सन्तबहादुर विश्वकर्माले निकै धोका छलकपट गरेर तपाईँलाई बदनाम गर्ने खेल खेलिरहेका छन् भन्ने कुरा आएको छ तपाईँको परिवारसँग बुझेँ तपाईँ एउटा राम्रो खालको मान्छे रहेछ अर्को उसको श्रीमती छ नि अर्कोलाई रुवाउन हुन्न भन्ने सोचेर तपाईँ यसरी आफ्नै खुट्टा उभिरहेको मान्छेलाई निकै फसाएको रहेछ भन्ने कुरा तपाईँको परिवारबाट मैले बुझेँ पहिला फोन गर्यो कसले हो हजुर पहिला फोन त के अरे मैले चिनेको एकजना दाई हो बिसिल्के दाई जीवन दाई हुनुहुन्थ्यो जीवन दाईको उहाँको नम्बर त यही के अरे राखेर रहेछ नम्बरमा त मोबाइल उसले मोबाइलै उसैले राखेर रहेछ अनि राखेर उहाँदेखि उसले पहिला जीवन दाईको नम्बर मेरो दाई नै पढ्नुहुन्छ उहाँ पनि आफन्त नै त्यहाँको दाईको नम्बर लिएर मलाई कल गरेको भनेपछि म अविवाहित हुँ भनेर फसाउने काम चाहिँ गरे उसले फोन गर्यो अनि जतिखेर पनि मलाई फोन गरिदियो फोन गर्दाखेरि म अविवाहितै हो मेरो बिहा भएको छैन भन्थेँ मैले पटक गर्नुभयो नि बहिनीको रूपमा बोल्नुहोस् एउटा गाउँठाउँको मान्छे मलाई त्यस्तो नजरले नहेर्नुहोस् भन्छ म धेरै पटक सोधेँ उसले धेरै कसमहरू खायो मैले बिहा गरेकै छैन मेरो घर एउटा बुढो बुवा आमा अनि एउटा भान्जी मात्रै छ तपाईँसँग विवाह गरे भन्ने अनि अनेक अनेक किसिमका आरोप लगाउने पैसा खायो भन्ने आदि इत्यादि गरिरहेका छन् फेसबुकबाट पनि के आतंक गरिरहेका छन् के भन्न चाहनुहुन्छ अभिवाहित हो जब उसँग म बोल्दै आएँ तिन वर्षसम्म सही साथ प्रेम गरेको हो मैले पनि उसले पनि अनि घरमा आयो घरमा आयो घरमा आएपछि म उसलाई बाहिरै भेट्न खोज्यो मलाई कहिले काठमाडौँ बोलायो आउँदा आउँदै कहिले बुटोल बोलायो म गएर जबरजस्ती जबरजस्ती आएको एक डेढ महिनापछि मैले घरै पढाउने प्रयास घर पनि आयो अनि घरमा आएपछि मान्छेको रूप देखेर अनि त्यसको एज देखेपछि थाहा भयो कि पक्कै पनि यो कुनै कुनै पीडा भएको मान्छे सायद बिहा गऱ्यो होला गरे पनि श्रीमती मऱ्यो या पहिला कता पहिला गयो होला भन्ने सोचाइतिर म पनि गएँ एक्कासी उसको रूप देखेर अनि उसको एज देखेर मलाई पनि त्यस्तो छ होला जस्तो लागेको थिएन देखिसकेपछि नराम्रो नराम्रो कस्तो लाग्यो लाग्यो कि अनि त्यसपछि घर आएर वास्तविकता थाहा पाइसकेपछि उसले भन्यो कि म बिहा विवाहित हो बिहा गरिसकेपछि पनि म तलाई चाहन्छु भनेर श्रीमती मैले बिहा गरेको छु श्रीमती छ भनिसकेपछि उसको श्रीमतीलाई भेट्न चाह खोजेँ मैले अनि त्यतिखेर ऊ भाग्यो उसको श्रीमतीहरूलाई छोराछोरीहरूलाई यहाँ घर बोलाएँ अनि तपाईँको अनुमति छ र बिहा गर्नलाई कारण के छ भनेर सोध्दा उसको श्रीमतीले एकदम दुःख पोख्यो मसँग अरू युवती भइदिएको भए त विवाहित भए पनि जान्थ्यो होला तपाईँले चाहिँ के सोच्नुभयो भने मैले गर्दा कसैको आँखामा आँसु देख्न नपरोस् भन्ने तपाईँले भयो होइन त मैले सोचे ऊ पनि म जस्तै मेरो दिदी नै हो होइन ऊ पनि म जस्तै नारी हो मेरो दिदी हो मेरो ऊ दिदीको छोराछोरी हो म एकजना धोका खाएर के हुन्छ र उसको चार चारजना पाँच पाँचजनाको उसको घर नबिग्रियोस् म यस्तो गर्न चाहन्न भनेर म आफै सचेत भएँ अरूले भए फसाउँथे होला होइन अरूले भए फसाउँथे होला सायद जेसुकै होस् भनेर काठमाडौँ बोलाउँदा काठमाडौँ जान्थ्यो होला उसको पैसा खाएर म जे पनि गर्न सक्थेँ तर म त्यस्तो खालको मान्छे होइन उसले पैसा पनि हिनाबिना गरिदिए भन्ने कुरा गर्दै थिए यो के हो पैसा हिनाबिना गर्यो मसँग तिन महिनासम्म बिहा गरेर अनि मेरो बच्चा पिरियड गरेर ऊ अर्कैसँग गयो यो अस्ति मङ्गलबारको दिन उसले भन्यो त्यो कुरा कुनै पनि होइन मैले त्यसको पैसा खाएकै छैन त्यसको पैसा त्यसको भान्जाले पनि मलाई पहिले भेट भएर मेरो मामा अविवाहितै हो मेरो मामाले बिहा गरेकै छैन भन्ने अनि मलाई ऋण खोजिदिनुहोस् म मामासँगै विदेश केही ठाउँमा जाने हो भनेर मलाई झुटो झुटो कुराहरू सबै लोभ लालच देखाएर अनि उसको भान्जालाई खोजिएको पैसा तिर्नको लागि पठाएको पैसा हो तर मैले अनि कि जुन तिन वर्षसम्म फोनमा कुराकानी गर्दाखेरि तपाईँ निकै समर्पित हुनुहुन्थ्यो होला नि है मैले त उसलाई हेर्नुहोस् अब त्यो भनेरै सधैँ त्यो कुरा मलाई भर्खर भने होइन म सायद मलाई अर्कै महसुस हुन्छ म बोल्न पनि सक्दैन होला मैले एकदम माया गर्थेँ मेरो मेरो सायद त्यो मेरो मनभित्र छ अझै पनि त्यो मनभित्र यहाँभित्र बसेको मान्छेलाई निकाल्न निकालेर फाल्नलाई बहुत गाह्रो हुँदो रहेछ होइन मैले धेरै धेरै माया गर्थेँ उसलाई उसलाई मेरो जन्मदिने आमा बाउ भन्दा पनि सबै परिवार संसारै बिर्सेर मेरो सबै इज्जतै बिर्सेर मेरो गाउँै बिर्सेर मैले त्यसलाई यति माया गर्थेँ यति माया गर्थेँ कि म जिन्दगीमा त्यसलाई त्यति म त्यति माया गर्थेँ यति यति माया गर्थेँ कि दाजु तर हट भन्दा मेरो मुटु भन्दा नि प्यारो थियो कि त तिम्रै कारण धोका छ नै म विवाहित हुँ भनिदिएको भए त तपाईँलाई यस्तो तडपन हुन्न थियो नि है त हो यदि तपाईँतिर मन छ भने यतिमा पनि गर्न सक्छ कतिपय महिलाहरू त्यस्तो भइरहेको छ केटाको संसारमा नघटेको घटना होइन हुन्थ्यो पहिले भनिदिएको भयो नि मैले आफ्नो बाटो पहिले रोज्थेँ त्योसँग माया गरेपछि नि मलाई धेरै कुराहरू पश्चातापहरू बाहिरदेखि माघी बिहा गर्ने म सबै अन्तै गर्जाम हुन्थ्यो होला या अन्तै व्यवस्था गरेर बस्थेँ होला त्यसको कारण मैले संसारै गुमाएँ इज्जतै इज्जत भन्नाले त्यस्तो त्यस्तो उसँग मैले त्यस्तो नराम्रो गरेर इज्जत गुमाएको नाइकी उसको कारण म बिहा अगाडि पनि लजित भइसकेको थिएँ कि समाजसँग तपाईँ निकै तनावमा हुनुहुन्न रहेछ फोन समेत स्विच अफ गरेर बस्नु भएको रहेछ निकै तनाव दिइरहेछ कि अलिक पछिल्लो चरण जब तपाईँले विवाह गर्नुभयो तब पनि तपाईँलाई सुख दिएको छैन है त्यो मान्छेले जब म उसँग अर्को मान्छेसँग मेरो माघी विवाह भयो भएपछि नि उसले पटक पटक मलाई रिक्वेस्ट गर्यो त बिना बाँच्नै सक्दैन तलाई नै गर्छु भन्यो मैले केही जवाब दिनै सकेन अनि त्यसपछि मैले मोबाइल स्विच अफ गर्थेँ अनि स्विच अन गर्दाखेरि खाने रन्दी बेसी आफ्नो तर यस्तो गरिस् मलाई बिच बाटोमाले मैले ढोका दिइस् भन्ने फेसबुकमा दुनियाँदारी लेखेर हाम्रो परिवारले उसलाई कति सम्झाएँ सबैले तिमी जातिले सम्झाउँदाखेरि उसलाई मान्दै मान्दैन खालि तबिना बाँच्न सक्दैन भन्थ्यो यो कुरा म सुन्न चाहन्नथेँ त्यही भएर मैले मोबाइल स्विच अफ गरेँ माया कस्तो मैले परिवारबाट सुने तपाईँको छिमेकीहरूबाट बुझेँ तपाईँ आफ्नै खुट्टा उभिनका लागि भार्सीबाट बुटोलमा आएर पसल समेत गर्नुभयो तालिम लिनुभयो त्यो मान्छेले चक्राचुर पारिदियो है तपाईँलाई गरेपछि म कसै गरी मैले मेरो मन सम्हाल्न सकेन अनि त्यसपछि मेरो एकजना चिनेको बहिनी थियो सब्जी व्यापार गर्थ्यो हाट बजारमा म पनि उसैसँग मेरो मन बुझ्छ कि म बरु केही व्यवहारमा अल्झेर भनेर म यहाँ रानी बगियादेखि कुटन हाट बजारमा गएर थोरै थोरै सब्जी लिँदै बेच्दै गरिरहेको थिएँ त्यसै क्रममा मेरो बिहे भयो अर्को तिन वर्षसम्म लगातार फोनमा लभ गर्दाखेरि त्यो मान्छेले म विवाहित छु भन्न पनि नसकेको है एकचोटि पनि मलाई त्यो कुरा कुनै मलाई एक्कासी घरमा आएर मात्रै बल्ल थाहा भयो कि त्यो विवाहित हो भने अनि मैले कसैको जिन्दगी खेलौँ बिगारिन चाहन्न त्यो समस्या त उसले बुझ्न पर्ने नि मेरो घरमा बुढी छ छोराछोरी छ मैले अर्काको छोरीलाई मैले धोका दिइरहेको छु उसले मेरो प्रतीक्षा गरिरहेछ भनेर किन बिहाकै पाँच घन्टा चार घन्टा तिन घन्टा प्रत्येक दिन प्रत्येक दिन फोन गर्ने मेरो मोबाइलमा ब्यालेन्स राखिदिने उसलेदेखि फोन गर भने त नभने उसको गल्ती हो नि त नगरे भए हुन्थ्यो मैले त विश्वास गरेँ हो म जस्तै हैछ मैले आजसम्म बिहा नगरेर बसेको मान्छे उसले मलाई यति चाहन्छ भने उसलाई पनि मैले माया गर्नुपर्छ भनेर मैले संसारै त्यागेर उसलाई माया गरेँ

मान्छेले फोनमा त धेरै पैसा खर्च गरे होला मलेसिया कमाइ त तपाईँसित फोनमै खर्च भयो होला है फोन त धेरै गर्थ्यो पहिला पहिला नेट खोलेको यति धेरै मैले भन्थेँ ठिकै छ हजुरले मलाई चाहनु भयो हाम्रो भविष्य बनाउन छ भने यति धेरै कुरा नगरौँ थोरै थोरै गरौँ भन्दाखेरि म तेरो बोली नसुन्नसम्म मलाई खाएकै बस्दैन म यति माया गर्छु यति माया गर्छु भन्थ्यो मलाई पनि त्यस्तै नै हुन्थ्यो आखिर झुटो रहेछ माया सबै माया झुटो रहेछ अनि अहिले पछिल्लो चरण मान्छे देख्दै नदेखि फोनमा लभ गर्ने गरिरहेका छन् यसले तपाईँलाई यति ठुलो असर गर्यो अन्य दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ अन्य दिदीबहिनीहरूलाई त मैले भन्छु कि जति धोका खानु मैले खाएँ उसबाट त धोका खाएँ खाएँ भएन भने मैले बाटो रोज्दाखेरि नि मेरो बाटो हरेक पल छेकेको छेकै गरिरह मेरो यस चरित्रमाथि धेरै दागहरू लगाइदिरहेछन् भएको कुरा नि गरे नभएको कुरा छिटो छिटो छिटो आरोप ला अन्य दिदी बहिनीहरूलाई मैले के भन्छु भने कसैको फल्नाको छोरा हो यो फल्नाको दाई हो फल्नाको भाइ हो फल्ना गाउँको मान्छे हो भनेर पटक्ष नदेख्नसम्म र नबुझ्नसम्म कसैलाई पनि विश्वास नगर्नु होला यो फेसबुक र फोनको आधारमा कसैलाई विश्वास गरेर आफ्नो सम्पूर्ण ठेगाना दिने उसको बताउन आफ्नो सबै आफन्तहरूलाई चिनाउने र उसको कसैलाई पनि नचिन्ने गरेर मैले जस्तो धोका नखानु होला त्यस्तो मैले जे भोग्नु पर्ने सजाय त अहिले म बिहेपछि नि भोगिरहेको छु रातमा निन्दा अब त सायद मेरो यतातिरको घर परिवारले थाहा पायो भने सायद यो घर पनि हुन्छ कि हुँदैन त्यो पनि त्यस्तो यस्तो धोका जिन्दगीमा मान्छे भएर मान्छे जसरी बाँच्न नसकिने अवस्था हुने रहेछ त्यही भएर भाइ बहिनीहरू दिदी दाजु आफन्त पनि चिन्ने नचिन्ने सबै अविवाहित दाजुभाइ दिदी बहिनीहरूले यस्तो मैले जस्तो गलत नगर्नु होला भन्नु